कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तुता प्रकाश साइमीको शालीन अभिवादन आजको एक सय तेइसौं श्रृंखलामा हामी सदाबहार गायक प्रेमदोष प्रधानको आज तिथिले जन्मदिन आज परेको हुनाले र हिजोदेखि हामीले उहाँको जन्मदिनको शुभकामना सहित यो कार्यक्रमलाई निरन्तर सञ्चालन गरिरहेका छौं प्रेमदोष प्रधान नेपाली संगीतको स्वर्णिम युगका एक सशक्त हस्ताक्षर हुन् आधुनिक गीतलाई आधुनिक शैलीमा अर्थात मोडर्न जेनरमा गाउन शुरू गर्ने गायकका रूपमा र आधुनिक गीतमा गिटारको प्रवेश ल्याउने गायकका रूपमा धेरै कारणले प्रेमराज प्रधानलाई चलचित्रका पार्श्व गायकका रूपमा पनि सम्झना गर्न सकिन्छ आज हामीले उहाँलाई पुनः सम्झना गर्दै उहाँको राष्ट्रिय भावको यो गीत तारादेवीसँगको युगल स्वरको यो गीतबाट हामी पुनः उहाँलाई सम्झना गर्दै शुभकामना व्यक्त गर्दै कार्यक्रमको यो अंकको शुभारम्भ गर्दछौं नेपाल नेपालीको घर नेपालीको घर यही हो नेपाल नेपालीको घर नेपालीको घर उत्तर उत्तरतिर चाँदीको पर्खाल सजेको दरबार उत्तरतिर चाँदीको पर्खाल सजेको दरबार दक्षिणतिर बगैँचा जस्तो चौकिला बजार दक्षिणतिर बगैँचा जस्तो चौकिला बजार मेची र काली शान्तिका सधैँ गाउने समाचार में चिरकालै शान्तिका सधैँ गाउने समाचार यो ठाउँको नाउँ भन न साथी मलाई एक बार यो ठाउँको नाउँ भन न साथी मलाई एक बार यही हो नेपाल नेपालीको घर नेपालीको घर यही हो नेपाल नेपालीको घर नेपालीको घर पहाड जस्ता दरिलो मुटु मैदानी छातीमा पहाड जस्ता दरिलो मुटु मैदानी छातीमा हिमाली छाया तापेर बस्ने पृथ्वी माटीमा हिमाली छाया तापेर बस्ने पृथ्वी माटीमा शान्तिका दैव बुद्धले बसी गोडेर गएको शान्तिका दैव बुद्धले बसी गोडेर गएको पृथ्वी जस्ता अमर वीरले जोडेर गएको पृथ्वी जस्ता अमर वेल जोडेर गएको यही हुने पाला नेपालीको घर नेपालीको घर यही हुने पाला नेपालीको घर नेपालीको घर स्वत यसलाई नेपाल भन्छ नामट स्वर्ग हो बुझलो साथी गुणलो साथी यो देश नेपाल हो ओहो ओहो नेपालीको घर नेपालीको घर चन्द्र र सूर्य ध्वजाको मुनि यो माटोलाई सम्झेर बस्ने नेपालीको घर नेपालीको घर भित्र हाँसेर बस्ने देखे संसार डर्ने कला र कौशल संसार भर्ने हरियो बारी कोइली गाउने संसारीसँग मित्यारे लाउने हाँसिला उति दयालु उति पवित्र जाति नेपाली बस्ने यही हो नेपाल यही हो नेपाल हो हो यही हो नेपाल तमन्नाथ ढुङ्गानाको शब्दमा यो गीत थियो प्रेमदोज प्रधान र साथीहरूको स्वरमा देशस भावना जगाउने उत्प्रेरणाको यो गीत यो गीतसँगै प्रेमध्वज प्रधानलाई अठहत्तरौं जन्मोत्सवको उपलक्ष्यमा हार्दिक शुभकामना अठत्तर वर्ष वा अठत्तर आरपीएम रेगुलेशन पर मिनेटको त्यो लामो डिक्समा गीत रेकर्ड गरेर गाउन शुरू गरेका प्रेमदोज प्रधानले दुई हजार नौ सालदेखि नै रेडियोमा सक्रिय गायन शुरू गरे यसबाहेक काठमाण्डुका मंचहरूमा गिटार लिएर प्रवेश गर्ने प्रेमध्वज प्रधानसँग आज हामीले गिटारकै बारेमा पनि कुराकानी गरेका छौं र भारतको बलिउडमा उनलाई फिल्म हिन्दी फिल्ममा गीत गाउन अफर आउँदा पनि उनले नेपाल र नेपालीलाई सम्झेर वा नेपाली संगीतकै कारणले गर्दा बलिउड जान सकेनन् यसबारेमा पनि हामीले आज कुराकानी गरेका छौं हाम्रो फेसबुकमा राजेश्वर उदयले लेख्नु भएको छ रोमानी शैलीका कर्णप्रिय गीत र संगीतले सजिएको प्रशस्तै गीतहरू छ मखमली आवाजका धनी प्रेममय स्वभावका सदाबहार गायक प्रेमदोज प्रधानको बारेमा र मजा लाग्यो मजा लाग्दो गीतहरू हिजोको अजर अमर गीतहरूमा सुन्ने र जान्ने अवसर प्राप्त भयो आनन्द लाग्यो हिजोको श्रृंखलामा प्रेमदोज प्रधानज्यूलाई प्रत्यक्ष गीत संगीत सम्बन्धमा उहाँको विचार सुन्न पायौं यो नै यो कार्यक्रमको खासियत हो प्रकाश दाजु सन्दीपजीलाई पनि धन्यवाद कुशल संयोजनको लागि भनेर भन्नुभएको छ राजेश्वर उदयजीले मैले यो सन्देश सन्दीपजीलाई पुर्याइसकेको छु र उहाँमा यो संचार भइसकेको छ यो कुरा प्रेमदोज प्रधानका बारेमा हाम्रा धेरै शुभेच्छुकहरूले आफ्ना किसिमका प्रतिक्रियाहरू व्यक्त गर्नुभएको छ प्रेमदोज प्रधानलाई जसले पनि माया गरेको सम्मान गरेको स्नेह गरेको देखिन्छ उहाँको गायन स्वर व्यक्तित्वप्रति मान्छे सदैव मोहित छन् प्रेमदोज प्रधानको जीवनको लामो समय काठमाण्डुमै बित्यो र काठमाण्डुमै हुँदा उहाँले गाएका धेरै गीतहरू विशेष गरेर मंचमा गाएका गीतका कारण उहाँ चर्चाको शिखरमा पुग्नुभयो प्रेमदोज प्रधानले तारा देवी त्यसै गरिकन आशा बोसले उषा मंगेशकर सुशीला कंसाकार थुप्रै कलाकारसँग युगल गीतहरू पनि गाउनु भएको छ तर हाम्रो रेकर्डमा आज पच्चीस वसन्तको उहाँको एउटा अत्यन्त लोकप्रिय युगल गीत तिमी मेरो मधुमास बन्न त्यो गीत हामीले खोजेर पनि पाउन सकेनौं र कुनै दिन त्यो अत्यन्त लोकप्रिय गीत यहाँसम्म चाहिँ प्रस्तुत गर्ने नै छौं अहिले प्रेमदोज प्रधानको एउटा स्वर्णिम युगको अर्को एउटा लोकप्रिय गीत कोही टाढा मलाए जाएरा दिल मेरो अलझे था यही नहीं गुलेरा कोई तारा बसी कति राम्रो छ यो मौसम छोए झरला कुसुम छोए झरला कुसुम कति राम्रो छ यो मौसम छोए झरला कुसुम शीतल हवा बहादा रानी चरी गाउँदा आशा मेरो फुलेछ रोजेको पाएर कोही टाढा अवाजस्तो मुभेदे परदा हटाई पर्दा परदा हटाई अवाजस्तो मुभेदे परदा हटाई है ते को जून लाई हलने रूप लाए आस पाऊँ थे माया मेरो साथ पैरा कोई तारा मला प्रेम ध्वज प्रधान का बारे में नेपाली सुगम संगीतमा सबभन्दा महत्वपूर्ण पक्ष चर्चाको दुईवटा कुरा हुन्छ प्रेमध्वज प्रधान आफ्नै मौलिक स्वर भएका गायक हुन् उनी कसैको नकल वा कसैको अनुसरणमा गाउने गायक होइनन् र प्रेमध्वज प्रधान संगीतको भरपूर ज्ञान राख्ने गायक हुन् यी दुई कारणले प्रेमध्वज प्रधानको यति लामो स्थायित्व गायनमा र यति लामो स्थायित्व दृश्यिक स्थायित्व सिद्धान्त अनुसार कुनै पनि कलाकार यति लामो समय सक्रिय भएको इतिहास प्राय पाइँदैन विश्वका चर्चित ज्याज सिम्फोनिस्टहरू जो लामो समय संगीतमा काम गर्छन् तिनको जीवनमा जुन किसिमको उतार चढ़ाव आउँछ वा गायन वा संगीतमा परिवर्तन आउँछ यस्ता धेरै परिवर्तनहरू प्रेमदोज प्रधानमा पनि देखिनुपर्ने हो तर प्रेमदोज प्रधानको गलामा एकपटक आएको एउटा रोग बाहेक अन्य कारणले उनको स्वरलाई कहिले पनि घातक हुन दिएन आजै बिहान गीतकार किरण खरेलसँग कुराकानी गर्दै गर्दा किरण दाजुले भन्नुभएको थियो प्रेमदोज प्रधान हरेक कुराको ठिक ठिक समयको ज्ञान राख्ने र हरेक कुरा ठिक ठिक समयमा गर्नुपर्ने एक सचेत नागरिक हुन् प्रेमदोज प्रधानले नेपाली सुगम संगीतको इतिहासमा नातिकाजी शिव नेपाल कलाभूषण चन्द्रराज शर्मा सिके रसाइली र प्रेम मानिक सबैको संगीतमा गाए तर उनैले ल्याएका गायक नारायण गोपालको संगीतमा प्रेमदोज प्रधानले कुनै गीत गाउन पाएनन् विशेष गरेर प्रेमदोज प्रधानलाई गीतकारका रूपमा किरण खरेलले निकै राम्रो साथ दिएको पाइन्छ शुरूआतदेखि नै चाहे चलचित्रको गीत होस् चाहे निज क्षेत्रका गीत र किरण खरेल प्रेमदोज प्रधान र शिवशंकर भनेपछि एउटा त्रैकोणिक सम्बन्धको व्यापक सञ्जाल बन्छ र यी तीनले बनाएका गीतहरू अद्भुत इतिहास छ आज प्रेमदोज प्रधानलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ कवि एवं संचार प्रवर्धक मुरारी सिगदेलले आहा कालजय गीती कार्यक्रममा प्रेमदोज्यूको आवाज जन्मदिनको शुभकामना भनेर लेख्नु भएको छ त्यसै गरिकन सानो रेग्मीले हाम्रो ट्वीटरमा हामीलाई मेन्सन गर्नुभएको छ यही हो नेपाल नेपालीको घर सुनिरासु कार्यक्रम भनेर लेख्नु भएको छ राइट एंगलजी लेख्नुहुन्छ प्रेमदोज प्रधानलाई जन्मदिनको हार्दिक शुभकामना यस्तै मिठा मिठा गीत सुन्न पाइयोस् अनुरोध गर्नुभएको छ हाइवे लेख्नु लेख्नुभएको छ उपत्यका फर्किएपछि बल्ल आज अजर अमर गीत सुनिँदैछ नौलो लाग्दैछ त्यसमाथि प्रेमदोज प्रधान दाजुको गीत दिल खुश हुँदैछ भनेर लेख्नु भएको छ यहाँ सबैमा हार्दिक आभार व्यक्त गर्दै प्रेमदोज प्रधानको अर्को एउटा गीतको चर्चा गर्न चाहन्छु प्रेमदोज प्रधान ले आफ्नो गायनका कारण केही गीतकारहरूलाई अलगै परिचय दिनुभएको छ र यस्ता एकजना गीतकारको नाम सदैव सम्झनामा आउँछ गौरी नेवा गौरी नेवाको रचनालाई प्रेमदोज प्रधानले अत्यन्त सबल र सम्पृक्त शैलीमा प्रस्तुत गरेका छन् एउटा त्यस्तै एउटा यादगार गीत शिवशंकरको संगीतमा प्रेमदोज प्रधानको स्वर Mm, mm, तिम्रो नाम बोलाउँदा हजुर भन्ने तिम्रो बोली सङ्गीताको वेदनामा सुनौलो वरदान हो कि तिम्रो नाम बोलाउँदा हजुर भन्ने तिम्रो बोली सङ्गीताको सृजनामा कुनै नौलो वरदान हो कि आफ्ना बोलाउँदा सङ्गीहरूसँग जिस्किएर कुरा गर्छौ तिम्रो सामु आउँदा लजै सागर बन्छौ तिम्रा सङ्गीहरूसँग जिस्किएर कुरा गर्छौ तिम्रो सामु आउँदा लजै सागर बन्छौ तिमीलाई केही भन्दा हवस् भन्ने तिम्रो बोली सङ्गीताको सृजनामा कुन नौलो वरदान हो कि तिम्रो नाम बोलाउँदा हजुर भन्ने तिम्रो बोली सङ्गीताको सृजनामा कुनै नौलो वरदान हो कि तिम्रो नाम लि बोलाउँदा कहिले काहीँ गिजाइदिँदा मुहार मात्र छुपिदिन्छौ बिसाउने बाहना गर्दै माया मात्र थपिदिन्छौ कहिले काहीँ गिजाइदिँदा मुहार मात्र छुपिदिन्छौ रिसाउने बाहना गर्दै माया मात्र थपिदिन्छौ तिमी कसको भनी सोधुदा हजुरैको भन्ने बोली सङ्गीताको सृजनामा कुनै नौलो वरदान कि तिम्रो नाम बोलाउँदा हजुर भन् तिम्रो नामले बोलाउँदा हजुर भन्ने बोली यही गीतले प्रेमदोज प्रधानको एउटा विशिष्ट परिचय बनायो यही गीतले गौरी नेवाललाई नेपाली सांगीतिक आकाशमा अलगै परिचय दियो सरल शब्दका संवादमूलक भावका गीतलाई यसरी गाउन सक्ने गायक सम्भवतः प्रेमदोज प्रधान नै थिए प्रेमदोज प्रधानकै समकालीन गायक नारायण गोपाल जो गीतमा चुजी मानिन्थे भने प्रेमदोज प्रधान मित्रहरूको शुभेच्छुकहरूको कुरालाई नाइ भन्न नसक्ने वा नो भन्न नसक्ने कारणले गर्दा उनले हरेक किसिमका गीतहरू सम्मानपूर्वक गाएका छन् आजको संसारको एउटा ठूलो समस्या नै नो भन्न नसक्नु तपाईसँग नेताले भोट माग्न आउँछन् नेता चोरै भए पनि गुस्यानै भए पनि हाँसेर हात जोडेपछि हामी नो भन्न सक्दैनौ यति लामो नेपाल बन्द गर्छ पार्टीहरूले र फेरि ती घोप्टो परेर कुनै दिन हामी कहाँ घरको आँगनमा आइपुग्छन् आँखाभरि आँसु राख्छन् हामी देश बनाउँछु भन्छन् अनि हामी नो भन्न सक्दैनौ कयौं चालकहरूले यति लापरवाहीसँग गाड़ी चलाउँछन् मान्छे मार्छन् र प्रहरीलाई बयान दिँदा म निर्दोष छु वा मैले यसरी गाड़ी चलाएर यस्तो प्राविधिक कारणले यस्तो भयो भन्छन् कुनै डाक्टरले अपरेशन गर्दा कुनै मान्छे नाहकमा मर्छ र पछि डाक्टरले बयान दिँदा हाम्रो सामान्य गल्तीले उहाँ यसरी बित्नुभयो भन्छन् हामी नो भन्न सक्दैनौँ यही एउटा नो भन्न नसक्नुका कारण कैयौं देश पछि र कैयौं देश अघि भइरहेको छ प्रेमध्वज प्रधानको यो नोको प्रसंग यति नै राख्दै सबैको साथीले यहाँ ट्वीट गर्नुभएको छ प्रेमध्वज नाम नै काफी छ नेपालको सांगीतिक आकाशमा धन्यवाद पौडेल कान्छा लेख्नुहुन्छ आज यो सांगीतिक कार्यक्रम सुनेरै सुतिन्छ भनेर त्यसै गरिकन किशोर केले लेख्नु भएको छ प्रेमध्वज प्रधानलाई मुरी मुरी शुभकामना जन्मदिनको उहाँका प्रत्येक गीतले हामीलाई जिउने प्रेरणा दिन्छ सदाबहार गायक दाना पौडेले लेख्नु भएको छ तिम्रो नामले बोलाउँदा हजुर भन्ने तिम्रो बोली उहाँले कलोराडोदेखि हामीलाई हजुर भन्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद यो गीत सुन्दै गर्दा प्राविधिक मित्र सन्दीपको एउटा प्रश्न रह्यो मसँग यति पुरानो रेकर्ड भएको गीत भन्दा हाम्रो अहिलेको संगीत कति अगाडि पुग्यो त साँच्चै यो गम्भीर प्रश्न छ नेपाली संगीत प्रेमदोज प्रधानले गाएको युगभन्दा अघि छ कि पछि छ यो प्रश्न दाजोलले मान भराएको छ प्रेमध्वज प्रधान नेपालबाट आफ्नै लगानीमा बम्बईसम्म गएर गीत रेकर्डिङ गर्ने पहिलो गायक हुनुहुन्थ्यो र बच्चो कैलाश कलकत्तामा गीत रेकर्ड गराउने पहिलो गायक हुनुहुन्थ्यो र यी दुवैले नेपाली संगीतलाई आफ्नै लगानी आफ्नै जीवन र आफ्नै परिश्रम खर्चेर नेपाली आधुनिक संगीतलाई यहाँ पुर्याएका थिए प्रेमदोज प्रधानले तलत महमूदको भरोसा फिल्मको गीत गाएर रेडियो नेपालमा स्वर परीक्षा दिएका थिए र प्रेमध्वज प्रधानले धेरै नयाँ पुस्ताका गायकलाई नेपालीमा गीत गाउन सकिने नेपाली गीत गाएर आफ्नो स्वर परीक्षाका लागि दिए त्यसकारण प्रेमध्वज प्रधान सदा स्मरणीय छन् सम्मानित छन् तर प्रेमध्वज प्रधानको युगल गीतको इतिहास पनि बेग्लै छ उनको युगल गीतको एउटा शानदार उपस्थिति मान्न सकिन्छ र नायकीय छवि छ उनको गायनमा तारादेवीसँग गाएको यो किरण खरेलको सदाबहार गीत शिव शंकर को संगीत में ऐना न भए आफ्नो अनुहार कहाँ हेर्थ्यो तिमी तिम्रो बदनमा होइन नभए आफ्नो अनुहार कहाँ यो वर्ष हुन्थ्यो रातको आयु लम्बिरा बार वर्ष मै हुन्थ्यो तिमी सामु सुख आफ्नो कहाँ पाउँछु तिमी तिम्रो चैनामा तिम्रो चैनामा ऐना नभए आफ्नो अनुहार कहाँ हेर्छु तिमी प्रेमध्वज प्रधानको गायनलाई हामीले मखमली आवाजका धनी भेलभेट भोइसका प्रतीक भन्ने गर्छौं प्रेमध्वज प्रधानको व्यवहारलाई कपासभन्दा नरम र एउटा सुन्दर फूलभन्दा विनम्र पाउँछौ प्रेमध्वज प्रधानले गाएकै गीतलाई गाएर मञ्चमा आएकी थिइन् भारतीय चलचित्रकी पार्श्व गायिका सुषमा श्रेष्ठ जीवने क्षमता छक मतिना याल प्रेमध्वज प्रधानकै गीत पूर्णिमाले काठमाण्डुको मञ्चमा गाएकी थिइन् प्रेमदोज प्रधानका गीतहरू गाएर मञ्चमा आउने धेरै कलाकारहरू हामी अहिले सम्झना गर्न सक्छौं तर प्रेमदोज प्रधान स्वयं नै बम्बईमा गएर दश घण्टामा एउटा एल्बम रेकर्ड गर्न सक्ने एक साहसी गायक थिए उनको त्यो क्षमता देखेर त्यति बेला उनलाई यो बीसको दशकमा बलिउडका संगीतकारहरू खयाम कल्याणजी आनन्दजी जयदेवले बम्बई बस्न आग्रह गरेका थिए तर उनी बस्न मानेनन् प्रेमदोज प्रधानको यो राष्ट्रप्रतिको प्रेम स्नेह र सद्भावका कारण उनले बलिउडलाई आफ्नो बनाउन सकेन आजको हाम्रो फेसबुकमा हामीलाई लेख्नुभएको छ अमृत थापाले प्रेमदोज प्रधान बिना नेपाली संगीत अपूर्व अधुर लाग्छ उनी जस्तै सर्जकले गर्दा नै नेपाली संगीतले पूर्णता पाएको छ त्यसै गरी देवेन्द्र रेग्मी लेख्नुहुन्छ धेरै पछि अनलाइन सुन्दैछु प्रेमदोज प्रधानको आवाज सुन्दै ठ्याक्कै सुन्दै थकाइ मर्दैछ धन्यवाद प्रकाश दाई भनेर लेख्नु भएको छ यहाँहरूलाई पनि आभार छ प्रेमदोज प्रधानले पछिल्लो पुस्तामा दीपक तुलाधरको संगीतमा श्री पुरूष ढकालको गीतलाई पनि गाएका छनृ एउटा सिन्का अर्को सिन्का सिन्का सिन्का बटुलेरा कति सुन्दर गुड बनाऊ छे हात नहुने शरीरले हेरा हात नहुने शरीरले हेरा सपना होला उसका अपने आखा भरी मीठा मीठा सपना होला उसका अपनी आखा भरी मीठा मीठा त्यही सपनालाई पुरा गर्न बनाउँदैछ सुन्दर कोठा सुन्दर कोठा श्री पुरूष ढकालको शब्द दीपक तुलाधरको संगीतमा सदाबहार गायक प्रेमध्वज प्रधानको स्वर प्रेमध्वज प्रधानका बारेमा हामीलाई फेसबुकमा लेख्नुहुन्छ शर्मिला शर्मा सुप्रिम प्रेमध्वजको बारे धेरै इन्फर्मेशन यो प्रोग्रामबाट जानकारी भयो प्रकाश दाई मेरो पनि बर्थडे विस अजर अमर कार्यक्रम मार्फत भनिदिनुहोला भनेर लेख्नु भएको छ र उहाँले शर्मिलाजीले अमेरिकाको करोडबाट लेख्नुभएको छ यो कार्यक्रमको आयु पनि प्रेमध्वजको गीत जस्तै बाह्र वर्षे भइदिए हुन्छ भनेर लेख्नुभएको छ धन्यवाद शर्मिला शर्माजी शर्मिला शर्मा जो स्वयं नै एक सांगीतिक घरानाका प्रतिनिधि हुनुहुन्छ प्रसिद्ध संगीतकार हुतराज शर्माकी छोरी हुनुहुन्छ त्यसै गरी हामीले अघि एउटा गीतको चर्चा गरेका थियौं पच्चीस वसन्तको मुस्कानका लहरहरू वा तिमी मेरो मध होस् यी गीतहरू मसँग छन् म उपलब्ध गराउन सक्छु भनेर भर्खरै हामीलाई सन्तोष पराजुलीले सन्देश पठाउनु भएको छ सन्तोष पराजुलीजी यहाँलाई धेरै धेरै धन्यवाद सन्तोष पराजुलीजीले प्रेमदोषका गीतका बारेमा हिजो पनि आफ्नो सानो जानकारी दिनुभएको थियो र हिजोका धेरै कार्यक्रमहरूसँग उहाँको पहिलेदेखि नै आबद्धता कायमै छ र उहाँको हामीप्रतिको स्नेह यथावत नै छ धन्यवाद यहाँलाई त्यसै गरिकन धना पौडेल लेख्नुहुन्छ प्रेमध्वजको आवाज नेपाल भाषाका गीतहरू पनि छन् कि प्रकाशजी भनेर सोध्नुभएको छ अवश्य पनि उहाँका थुप्रै गीतहरू छन् नेपाल, भाषामा यसको लागि हामी अलगै कुनै दिन एउटा कार्यक्रमको तय गरौंला त्यसै गरी किशोर के लेख्नुहुन्छ ऐना नभए तिम्रो नयनमा मुटु नभए तिम्रो बदनमा कस्तो आलंकारिक नेपालका रफी दश घण्टामा एउटा एल्बम वा भनेर उहाँले लेख्नु भएको छ त्यसै गरिकन सबैको साथीले हामीलाई ट्वीटमा मेन्शन गर्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद उहाँले शुभकामना भन्नुभएको छ प्रेमदोज प्रधानलाई दशकौंदेखि उनका गीतहरू सुनेका थियौं टीभी थिएन खुब रेडियो सुनिन्थ्यो उनको नाम नसुन्ने कमै नेपाली होलान् ह्याप्पी बर्थडे प्रेमदोज प्रधानलाई भनेर लेख्नु भएको छ यहाँ सबैको सन्देश प्रेमदोज दाईले सुनि नै रहनु भएको छ र अहिले उहाँले यस बारेमा प्रतिक्रिया पनि व्यक्त गर्नुहुनेछ अब अर्को गीत छ युवा संगीतकार डाक्टर किराँतको संगीतमा गीता त्रिपाठीको शब्दमा सुन सुनको लङ्का होइन मनैभरि शङ्का होइन सुनै सुनको लङ्का होइन मनैभरि शङ्का होइन झुपडीको हाँस खेल सातै जुनी उस्तै मेल आकाशको पानी जस्तो मन चाहिँदैन जानै लिने शहर शहरको मनबरलिदन ओहो चाहिँदैन जानै लिने शहरको सुन को लंका लङ्का होइन साथ जुनेली को न्यानो साता गाँव बेसी मेला पात जुनेली को न्यानो साता घनकायर जोर मारा रोदी घरमा रात राता को तालमा नाच्ने मन चाही दैन जाने शहर को मन बरली धन चाहिँदैन जानै लिने सहरको मन बराल सुनै सुनको लङ्का होइन अमेरिका कलरबाट यस गीतका बारेमा धना पौडेलले हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ सुनै सुनको लंका होइन अलिक फरक शैलीको लाग्यो तर कर्णप्रिय त्यसै गरी किशोर केले लेख्नु भएको छ एउटा एउटा सिनका टिपेर गुण बनाउँछे सरी समय सान्दर्भिक भूकम्प पीड़ा भनेर उहाँले टिप्पणी गर्नुभएको छ धनाजीलाई पनि किशोरजीलाई पनि हार्दिक धन्यवाद यी दुई नयाँ गीत प्रेमदोज प्रधानको यो सत्रयौं वर्षको उमेरको हारहारीमा गाइएको गीतमा अझै पनि हामी प्रेमदोज प्रधानको त्यही आवाजलाई पाउँछौ जुन आवाज हामीले किशोर कालमा बाल्यकालमा युवा कालमा एउटा कुनै अतीतमा सुनेको सम्झना हुन्छ कुमारजङ कार्की लेख्नुहुन्छ मेरो प्रेमदोज प्रधानलाई हृदयदेखि नै शुभकामना मेरो उहाँले आफ्नो यो पोस्टका बारेमा पनि के कुरा लेख्नु भएको छ यसलाई हामी पछि साभार गर्नेछौ प्रेमदोज प्रधानले गिटार लिएर मञ्चमा आउँदा नेपाली समाज कस्तो थियो होला प्रेमध्वज प्रधानले अत्यन्त पाश्चात्य शैलीको बाजा लिएर मञ्चमा प्रवेश गर्दा ती हँसिलो गायकले मञ्चमा यसरी आगमन गर्दा नेपाली जनसमाज कस्तो सतर्क भयो होला त्यो बेला र उनको आगमनको केही वर्षपछि वा केही दशकपछि त्यस्तै शैलीमा केही गायकहरू आए जस्तो रालफाले संगीत आन्दोलन गिटारसँगै आयो त्यसै गरिकन लेखाली परिवार गिटारसँगै आयो तर प्रेमदोज प्रधान पहिलो पात्र हो जसले नेपाली रंगमंचमा गिटारलाई प्रविष्टि दिए मञ्चमा खास दुई हजार बिस सालमा हरेक वर्ष चाहिँ रेड नेपालको चैत्र बिस गते त्यहाँ आधुनिक गीतको कम्पिटिसन हुन्थ्यो अनि त्यसमा कम्पिटिसनमा चाहिँ त्यहाँ जजहरू पनि हुन्थ्यो क्या है अनि त्यसमा भाग लिएको थिएँ मैले त्यसमा चाहिँ दुई हजार म फर्स्ट भएको गोरुठो गीत मैले गिटार पनि अहिले त्यो बेला सिकेर एक डेढ वर्ष भइसकेको थियो यो पनि कर माइनर मेजर कर चाहिँ थिचेर चाहिँ राम्रोसँग बजाउन जानेको थिएँ गाउन सकेको थिएँ त्यो फर्स्ट ना राष्ट्रिय नाच पनि बिस सालमा चैत बिस बिहान करिब दस बजीदेखि सुरु भएको थियो क्या अनि मैले मेरो बाल लास्टमा राखेको थिएँ मेरो गीत म एक बाह्र अनि त्यो फर्स्ट मैले त्यो गिटार बजाएर गाएको त्यहीँ नै हो थियो देखेको थिएँ अब त्यसरी बजाएर गएको त्यो बेला कोही पनि थिएन त्यताको है आदि बर्मन अनि अलिअलि कल्याण जानु पनि अनि बढी चाहिँ अझ खयाम मलाई बढी मन पराउनु चाहिँ खास कारण के भनेदेखि मैले त्यहाँ लङ प्ले रेकर्ड गरेको थिएँ यो गोम्तीमा तारोमा मात्रै आइजाउन छारिने र विभिन्न गीतहरू त्यहाँ दसवटा मैले पोलिडोर कम्पनी गर्दाखेरि दस घन्टामा दसवटा गीत रेकर्ड गरेँ लाइभ रेकर्डिङ त्यो बेला है त्यो बेला चाहिँ अब मनोहर दाजु हुनुहुन्थ्यो उहाँसँग चिन्जान भएको थियो उहाँलाई नै अब दुई महिना अगाडिदेखि उहाँको फुर्सद दिनमा गइकन त्यो गाना जमिन नोट्स उहाँले गराउन लागिकन अनि जमिन सिद्धिएपछि ज्योति स्टुडियोमा चाहिँ उहाँको एरेन्जमेन्टमा अब तिन चारजना राम्रो म्युजिसियन पनि होइन उहाँहरू अब भूपेन्द्र सिंह जुन अहिले राम्रो गजल गायक हुनुहुन्छ उहाँले गिटार बजाइदिनु भएको थियो इलेक्ट्रिक पनि हलो पनि चरणजित सिंह जुन चाहिँ शङ्कर जयकृतमा धेरै एकोर्डियनिस्ट राम्रो एकोर्डियनिस्ट उहाँले बजाइदिनु भएको थियो मेरो इलेक्ट्रिक एकोर्डियन अनि होमियो चाहिँ आर्य बर्मनको रिदम प्लेयर हो उहाँ पनि बजाइदिनु भएको थियो अनि नेपाली चाहिँ हाम्रो बसुगोपाल वैद्यजीले खोइ खोइ ल्याएर पाएर चाहिँ उहाँले मादल बजाउनु लाएर एकदमै गीतमा एक्सेप्ट वान तारमा मात्रै भाग त्यो किसिमले चाहिँ त्यो रेकर्ड गरेँ त्यो सुनेपछि मान्छेहरूले छिटो माने दस घन्टामा गरेको भने त्यो त्यहाँ हल्ला चलाएको थियो चलाएको थियो अनि त्यसमा चाहिँ अब बढी मन पराउँछ अब खै हामी हुन्छ जयदेवजी पनि भन्नुभयो तिमी त्यहाँ बस्दै तिमी आमा प्यारो बढी तिम्रो तिम्रो यहाँको तिमीले मतलब छैन भने खुर्की लगाउनु पनि थियो मलाई <laughs> उहाँले नि मैले के भन्थेँ भने होइन अब म दाजु भाइ हिसाब भए धेरै बहिनी कोही भए त हुन्थ्यो अब मेरो म एक्लो न दिदी पनि छ न दाजुभाइको पनि छ त्यही आमा दुईजना आमा हुन्छ खास त आफ्नो आमा बुवासँग छुट्टिनु भएको थियो उसलाई पनि हेर्नु पऱ्यो उता बुवा कहाँ पनि कान्छामा हेर्नु पर्ने त्यसैले म चाहिँ बस्न सक्दिनँ के गरौँ इच्छा त अलिअलि त छ धेरै त होइन फेरि म जागिर पनि छ मेरो भनेको थिएँ यसरी मैले एभोइड गरिदिएको थिएँ नरमसँग यहाँले पनि सानो केही बोल्ने मौका दिनुभयो तपाईँलाई प्रकाश स्वामीजीलाई र साथसाथै हाम्रो यो उज्यालो एफएम सब परिवारलाई र सुनिराख्नुभएका सबै श्रोताहरूलाई धेरै धेरै धन्यवाद मेरो शुभकामना फेरि फेरि पनि छ यहाँहरू सबैको लागि धन्यवाद सजाइराख्थे मुटुमा तिमी कहाँ हरायो मायालु तिमी कहाँ हरायो मायालु तारा सजाई राख्थे मुटुमा तिमी कहाँ हरायो मायालु तिमी कहाँ हरायो मायालु तारा उजाड छ हेरिदेऊ आकाश यो मन एक्लो छ खोजिदेऊ बतास जीवन उजाड छ उनको पछि पछि उडिजाऊ बादल उनको पछि पछि उडिजाऊ बादल फकाई फकाई सम्झाइ फर्काइदियो पर्खिरहेछु मायालु पर्खिरहेछु मायालु हाम्रा प्राविधिक मित्र दिनेश नेवलाको चयनमा यो गीत चलचित्र मायालुबाट रंजित गजमेरको युनिटीमा उदित नारायण झा विलय भएपछि प्रेमदोष प्रधानको आगमन भएको पहिलो गीत थियो र यसका गीतकार बीबी विश्वकर्मा जो लामो समय चलचित्र पत्रकारिता गर्दै आउनुभएको थियो पश्चिम बंगालको पहाड़गंजबाट र उहाँ प्रवासी नेपालीहरूका माझ अत्यन्त लोकप्रिय सांस्कृतिक पत्रकार पनि हुनुहुन्छ प्रेमदोज प्रधानलाई जन्मदिनको शुभकामना दिने क्रममा हाम्रा धेरै मित्रहरूमध्ये गायक शैलेश सिंह र हाम्रा शैलेश सिंहका पिता श्यामबहादुर सिंह आमा शान्ता सिंह शैलजा र दीपक नेपानी सहित कुमारजङ कार्कीले पनि हाम्रो फेसबुक मार्फत प्रेमदोज प्रधानलाई जन्मदिनको लाख लाख शुभकामना व्यक्त गर्नुभएको छ र राजेश्वर उदयजीले रमाइलो एउटा आफ्नो अनुभूति शेयर गर्नुभएको छ प्रेमदोज प्रधानलाई मञ्चमा गीत गाउन आउँदा छेउमा एउटा खाली कुर्सी पनि राखिदिनु पर्थ्यो र उहाँ कुर्सीमा खुट्टा राख्नुहुन्थ्यो र थाईमा गिटार राख्नुहुन्थ्यो यो उहाँको पाल्पामा सांगीतिक कार्यक्रम गर्दाको संस्मरण उहाँका पिता र दाजु मनोहरले सुनाउनु भएको रहेछ उहाँलाई उहाँले हामीलाई शेयर गर्नुभएको छ आजको कार्यक्रमको अन्त्यमा प्रेमदोज प्रधानलाई नातिकाजीको संगीत र राजेन्द्र थापाको शब्दमा प्रस्तुत गर्दै प्राविधिक मित्र सन्दीप सहित म पनि विदा हुन्छु आगामी बिहिबार पुनः भेटघाट हुने नै छ प्रेमदोज प्रधानलाई सक्रिय जीवनको लागि र जन्मदिनको मंगलमय शुभकामना सहित विदा हुन्छौ पार जाऊ फुलहरू छोपी देऊ ताराजू यादगार गीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू पार लैजाऊ फुलहरू छोपिदेऊ तारा जादुगर गीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युग का गीतहरूको सुन्दर दस्तावेज